देश तथा विदेशमा छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हरेक आइतबार चाहिँ यो आइतबार पनि म उपस्थित भइसकेको छु मदन भण्डारी रहनेछु एघार बजीसम्म तपाईँहरू समक्ष मसँग प्रविधि समिशनमा रहनुहुनेछ कविता श्रेष्ठजी तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरङ्गमा श्रोता हामीलाई पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W dot radiovision dot com dot NP log in गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँको मोबाइलमा हाम्रो पात्रो भन्ने एप छ भने त्यहाँबाट पनि तपाईँले हामीलाई रेडियोभिजन सर्च गरेर सुन्न सक्नुहुन्छ नयाँ भाव नयाँ विचार आउँछ नयाँ भाव नयाँ विचार आउँछ सप्त शब्दहरूमा धार आउँछ अरूको रचना राम्ररी पढ्नुहोस् हजुरकै लेखनमा निखार आउँछ हजुरकै लेखनमा निखार आउँछ ओहो नयाँ भाव नयाँ विचार आउँछ सप्त शब्दहरूमा धार आउँछ अरूको रचना राम्ररी पढ्नुहोस् हजुरकै लेखनमा निखार आउँछ बडो गजबको बडो मिठो यो मुक्तक दिनेश तामेजीको बसाङ उहाँको घर हो दिनेश तामेजी बडो रसिलो मुक्तक लेख्नुहुन्छ बडो फुर्तिलो मुक्तक लेख्नुहुन्छ आउनुहुन्छ मुक्तक मालामा यसरी नै नियमित रूपमा दिनेश तामेजीका यिनै चुस्किला मुक्तकर परिसँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला सुरु गर्न चाहे आज पनि तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खराबहरू उहाँसँग छन् तपाईँले Muktak Mala at the rate Gmail dot कममा मुक्तक पठाउनु भएको छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पठाउनु भएको छ म आलो पालो जोड्दै जानेछु हामी सँगै रहनुहोस् ल खै त आकार देखिएन प्रकार देखिएन खै त आकार देखिएन प्रकार देखिएन दिलभित्रै कैद गर्ने कारागार देखिएन धेरै गरे दुनियाँमा अभिनय र नाटकहरू साँच्चै मुना मदनको जस्तै प्यार देखिएन साँच्चै मुना मदनको जस्तै प्यार देखिएन ओहो अमर अनुरागी अन्जानजीको यो अर्को मुक्तक मैले जोडे श्रोता पाँचकपन नगरपालिका वार्ड नम्बर चार सङ्खुवा सभा उहाँको घर हो हाल उहाँ मरूभूमिबाट भनेर मुक्तक लेखेर पठाउनु भएको छ अमर अनुरागी अन्जानजीका मुक्त करपरेसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ प्रदीप पोखरेलजीको रोकिन्छ श्वास चल्दैन ढुकढुकी तिमी नभए रोकिन्छ श्वास चल्दैन ढुकढुकी तिमी नभए सताउँछ यादले मन हुँदैन खुसी तिमी नभए पानी बिनाको माछो कस्तो हुन्छ याद छ नि हो त्यस्तै हुन्छ मलाई छटपटी तिमी नभए हो त्यस्तै हुन्छ मलाई छटपटी तिमी नभए ओहो गाह्रो बनायो प्रदीप पोखरेलजी धादिङका मुक्तकार यसरी आउनुभयो हामीहरू समक्ष अर्को मुक्तक छ श्रोता मसँग सागर थापा मगर्जीको प्रेम नै सबभन्दा ठुलो तागत भइदिन्छ प्रेम नै सबभन्दा ठूलो तागत भइदिन्छ पीडा हुन्छ दिलभित्र भतफत भइदिन्छ जिन्दगीको सबैभन्दा खुसी त्यो दिन हुनेछु जुन दिन तिमीलाई भुल्ने आदत भइदिन्छ जुन दिन तिमीलाई भुल्ने आदत भइदिन्छ सागर थापा मगर हरिनाश नगरपालिका चित्रे भन्ज्याङका मुक्तकार यसरी आउनुभयो हामीहरू समक्ष कार्यक्रममा अर्को मुक्तक समूहसँग नसोध मेरो बारेमा भन्नुभएको छ आफ्नो नाम खै किन भन्न चाहनु भएन थाहा भएन तर टोपेन पनि सँगै लेख्नु भएको छ बागलुङका मुक्तकार यसरी हामीलाई सम्झनुहुन्छ कसैलाई खुसी कसैलाई पिर कहाँ लेखिन्छ कसैलाई खुसी कसैलाई पिर कहाँ लेखिन्छ म यति जान्न चाहन्छु आखिर कहाँ लेखिन्छ पुग्न मन छ त्यहाँसम्म र धेरै प्रश्न सोध्नु सोध्नुपर्नेछ यो मेरो जस्तै अभागी तकबीर कहाँ लेखिन्छ यो मेरो जस्तै अभागी तकदिर कहाँ लेखिन्छ अर्को पालाबाट पनि नसोध मेरो बारेमा भन्नुभएको छ सोध्छौँ हामी कहाँबाट त होइन तपाईँको पुरापुरी नाम के हो त्यो चाहिँ पनि पक्कै लेखेर पठाउनुहोला बागलुङ त हामीले थाहा पाइसक्यौँ तपाईँको घर अब भने श्रोता कार्यक्रममा हामी पहिलो गीत सुन्नेछौँ केशव साईजीको मुक्तक मसँग रहेको छ घरि गैरा दैलेख उहाँको घर हो केशव साईजीको मुक्तक मुक्तकसँगै पहिले साङ्गीको सेली तपाईँलाई श्रोता इष्टमित्र दाजुभाइ सम्झिराख्नु इष्टमित्र दाजुभाइ सम्झिराख्नु समयमा खान दबाई राख्नु जन्मघर छोडेर हुने खाने भएसी नबिर्सनु हामीलाई राख्नु नबिर्सनु हामीलाई सम्झिराख्नु सम्झानु गरिब हामी छैन नि गइजो ए आँसुलाई जानु तिजरती हार हौदामा बहिनी मैतीलाई सम्झा Ay केशव साईजीको मुक्तकसँगै श्रोता यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेघार्समा तपाईँ कार्यक्रम मुक्तक सुनिरहनु भएको छ उदाहरण दिएर सकभर जवाब दिनुहोला उदाहरण दिएर सकभर जवाब दिनुहोला लागिरहेको छ बुझ्न रहर जवाब दिनुहोला छोराको यो जिज्ञासाले आज हैरान पारिदियो भगवान हुन हुनै पर्छ पत्थर जवाफ दिनुहोला भगवान हुन हुनै पर्छ पत्थर जवाफ दिनुहोला ओहो हो नगेन्द्र नेउपानेजीको यो मुक्तक झापा उहाँको घर हो नगेन्द्र नेउपानेजी बडो चोटिलो बडो रसिलो कसिलो मुक्तक लेख्नुहुन्छ मुक्तक मालामा आउनुहुन्छ नियमित रूपमा मिठो माया बोकेर अर्को मुक्तक श्रोता मसँग रहेको छ विक्रम वागले रोजनजीको पिन्जडामा बसेर दिन काट्दै गर्दा पिन्जडामा बसेर दिन काट्दै गर्दा उजेली पनि अन्धेरीसँगै सार्दै गर्दा खुसी छु तै पनि म यही भन्छु सधैँ दुखसम्म फेरि आफैसँग ढाँट्दै गर्दा दुख्छ फेरि आफैसँग ढाँट्दै गर्दा विक्रम वागले रोजनजी काठमाडौँका मुक्तकार हाल उहाँ पोखरामा हुनुहुन्छ अर्को मुक्तक करण परियारजीको श्रोता मसँग छ कसैको शरीरमा सिरा बन्नु छ कसैको शरीरमा सिरा बन्नु छ सराबीको ठाउँमा मदिरा बन्नु छ इमान्दार र एक सत्सन भएर मैले यहाँ सबैको नजरमा हिरा बन्नु छ यहाँ सबैको नजरमा हिरा बन्नु छ हो करण परियारजी म हो न्याल गाउँपालिका वार्ड नम्बर सात कैलालीका मुक्तकार हाल प्रवासमा हुनुहुन्छ अर्को मुक्तक यदु रिचालजीको श्रोता मसँग रहेको छ चिठी पत्र बिनाको खाम राम्रो लाग्दैन चिठी पत्र बिनाको खाम राम्रो लाग्दैन परिश्रम बिनाको दाम राम्रो लाग्दैन तिमीले अनुमति दियो भने थर फेरि दिन्छु मेरो थर बिनाको नाम राम्रो लाग्दैन चिठी पत्र बिनाको खाम राम्रो लाग्दैन प्रियसीको थरै परिवर्तन गर्ने चाह यदु रिजालजीको प्रियसीको चाह के छ कुन्नी मोड छ झापा उहाँको घर हो हाल उहाँ साउदीमा हुनुहुन्छ रुबी सत्यालजीको श्रोता अर्को एउटा मुक्तक उहाँसँग रहेको छ मैले बाँचेको दुनियाँ छोडेर आएँ मैले बाँचेको दुनियाँ छोडेर आएँ माया साँचेको दुनियाँ छोडेर आएँ छाया फुलाई झुलामा झुलेन यहाँ दिल नाचेको दुनियाँ छोडेर आएँ दिल नाचेको दुनियाँ छोडेर आएँ रुबी सत्यालजी काठमाडौँबाट हामीहरू समक्ष आउनुभयो यसरी अब पनि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ दिपेन्द्र अधिकारी टारचन्दीको मुक्तक मसँग रहेको छ हेटौँडा मखवानपुर उहाँको घर हो दिपेन्द्र अधिकारी टारचन्जीका मुक्तकरबहरूसँगै कार्यक्रममा अर्को एउटा साङ्गीतिक शैली तपाईँलाई श्रोता के हुन्छ तिमीलाई खास बोल्दै बोल्दिनौ के हुन्छ तिमीलाई खास बोल्दै बोल्दिनौ मनभित्र बस्ताबास बोल्दै बोल्दिनौ हँसाउनलाई अनेकौं जुक्ति लगाउँदा नि रिसाउने त्यो कस्तो अभ्यास बोल्दै बोल्दिनौ रिसाउने त्यो कस्तो अभ्यास बोल्दै बोल्दिनौ मनका सबै मनका सबै बोझहरू बिसाइदेऊ न बिन्ती रिसाउँदा झनै राम्री रिसाउँदा झनै राम्री रिसाइदेऊ न बिन्ती मनका सबै बोझहरू बिसाइदेऊ न बिन्ती मनका सबै बोझहरू बिसाइदेऊ न बिन्ती झनै राम्री रिसाउँदा झनै राम्री रिसाइदेऊ न बिन मेरी गला भरी अछलाली छाओ आखा भरी जवानी को नशा सल बलाओ गुलाबी दी गला भरी अछलाली छाओ आखा भरी जवानी को नशा सल बलाओ अर्थ मौन ओझ हरु फुकाई kai color. Yeah. बादल तिके शहरू हिमालमा छर्दै हृदयमा पुल्छौ तिमी बाहिर खतर्दै बादल तिके शहरू हतर्दै यस्तो कला मलाई पनि सिकाइदेऊ न बिन्ती यस्तो कला मलाई पनि सिकाइदेऊ न बिन्ती रिसाउँदा झनै राम्री रिसाउँदा झनै राम्री रिसाइदेऊ न बिन्ती मनका सबै बोझहरू बिसाइदेऊ न बिन्ती मनका सबै बिसाइदेऊ न बिन्ती दिपेन्द्र अधिकारी टार मुक्त खराबहरूसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हुनुहुन्छ तपाईँहरू कार्यक्रम मुक्तक माला सुनिरहनु भएको छ मुक्तकमाला श्रोता तपाईँ नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुटाउनु भयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रममा आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ मोबाइलको प्ले स्टोरमा गएर नेपाली अडियो बुक डाउनलोड गरेर पनि तपाईँले कार्यक्रमलाई सुन्न सक्नुहुन्छ आफूले चाहेको भ्याएको समयमा कार्यक्रममा आजको बसाइमा म तपाईँहरूले नि श्रोता पठाउनुभएका मुक्त खरबहरू आलो पालो जडिरहेको छु कर्मचारी सबैले भोलि चलाई जनता मार्ने मेरो देश कर्मचारी सबैले भोलि चलाई जनता मार्ने मेरो देश भ्रष्टाचारी नेताले बोली चलाई जनता मार्ने मेरो देश अनि सुख शान्ति र समृद्धि कहिले होला नेपालमा गुण्डाले तिन दिने गोली चलाई जनता मार्ने मेरो देश गुण्डाले दिन दिने गोली चलाई जनता मार्ने मेरो देश समय सुहाउँदो मुक्तक रामकुमार प्रधानजीको मकवानपुर थाहा नगरपालिका वार्ड नम्बर एक उहाँको घर हो रामकुमार प्रधानजी पनि आउँदै गर्नुहुन्छ मेरो समक्ष सुन्दर मुक्त खरबहरूको साथमा अर्को एउटा मुक्तक श्रोता मसँग रहेको छ गणेश बोहराजीको दोषी असानो थियो र निर्दोषी खुकुरी थियो दोषी असानो थियो र निर्दोषी खुकुरी थियो सिकारी फरार हुँदा गृहमा कस्तुरी थियो खै कसरी बुझु म यो प्रेमको परिभाषा यहाँ ओठमा चुम्बन अनि पिठ्यौमा छुरी थियो ओठमा चुम्बन अनि पिठ्यौँमा छुरी थियो गाह्रो गाह्रो भयो गणेश बोहराजीको यो मुक्तक पाँच थर उहाँको घर हो अर्को मुक्तक मनोज डाँगीजीको श्रोता मसँग रहेको छ आज ओहिरो छरिन्छ रकम भोट जित्ने नाउँमा आज ओहिरो छरिन्छ रकम भोट जित्ने नाउँमा भोलि लुटाइन्छ त्यही रकम सत्ता पर्दा दाउमा देख्दा देख्दै ठग्छ जनता अनि रित्याउँछ ढिकुटी तर हामी फगत लड्छौँ र मर्छौँ सहर अनि गाउँमा तर हामी फगत लड्छौँ र मर्छौँ सहर अनि गाउँमा मनोज डाँगीजी फाकफोक दुई इलामबाट हामीहरू समक्ष आउनुभयो श्रोता अर्को मुक्तक मसँग रहेको छ शङ्कर घोडा सैनी अतीतजीको नभेटिनु पर्थ्यो विशेष भेटिन सक्छ नभेटिनु पर्थ्यो विशेष भेटिन सक्छ मेरो मृत्युको गम्भीर केस भेटिन सक्छ म सँगैको सेतो कफन खोलेर हेर्नु प्रिया अतीतको अन्तिम सन्देश भेटिन सक्छ अतीतको अन्तिम सन्देश भेटिन सक्छ हो निकै मार्मिक ढङ्गले शङ्कर सैन्य अतिथजीले युएबाट हामीलाई यसरी सम्झनुभयो अब पनि श्रोता अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ निलाञ्जला भारद्वाजीको अबको क्रममा म उहाँकै मुक्तक राख्दैछु यो मनको चाहसँगै मरेर जिउन सिकिसके मैले यो मनको चाहसँगै मरेर जिउन सिकिसके मैले यी नयनभर आँसु भरेर जिउन सिकिसके मैले जति चोट दिन्छस् त्यही दैप चुपचाप सहिदिन्छु अब वाक्यसँग सम्झौता गरेर जिउन सिकिसके मैले वाक्यसँग सम्झौता गरेर जिउन सिकिसके मैले यो मिठो यो सुन्दर मुक्तक निलञ्जला भारद्वाजीको काठमाडौँबाट मुक्तक मालामा उहाँ यसरी आउनुभयो दोस्रो पटक आउनुभयो अब भने श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग गणेश प्रसाद खतिवड़ाजीको मुक्तक रहेको छ दुधकोशीका गाउँपालिका तीन पञ्चन सोलुखुम्बु उहाँको घर हो गणेश प्रसाद खतिवड़ाजीका मुक्तकरपहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता राम्रा शक्त धनीसँग नाता जोड्छ देउता पनि राम्रा शक्त धनीसँग नाता जोड्छ देउता पनि चिप्लो बस्न नसकेमा बाटो मोड्छ देउता पनि असहाय निमुखाको कुनै छ यो संसारमा गरिब दुखी रोगी देखे साथ छोड्छ देउता पनि गरिब दुखी रोगी देखे साथ छोड्छ देउता पनि जिन्दगीको फुल सुक्यो सुक्यो पलाउने आशै रहेन दैव तेरो संसारमा दैव तेरो संसारमा दुखियालाई बासै भए अलगा से भएन अन्तमा रुन्चे बर्खा लाग्यो दैव तेरो संसारमा दैव तेरो संसारमा दुखियालाई बासै खुसीको रात जस्तै रोयो जिन्दगी झरेको पात जस्तै भयो जिन्दगी संसारमा दैव तेरो संसारमा दुखियालाई बासै भएन गणेश प्रसाद खतिवडाजीका मुक्तकरबहरूसँगै श्रोता यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजनमा हुनुहुन्छ मुक्तक मालामा आजको यो विषयमा म तपाईँहरूले नै पठाउनुभएका मुक्तकरबहरू लिइरहेको छु जसरी नै राम्रो अङ्क पाए हुन्छ विद्यार्थीलाई जसरी नै राम्रो अङ्क पाए हुन्छ विद्यार्थीलाई शिक्षक सोध्छन् लाठी मुरो लाए हुन्छ विद्यार्थीलाई मेरो देशमा तिनी स्कुल उत्कृष्ट मानिन्छन् जहाँ आफ्नै मातृभाषा बोल्दा सजाय हुन्छ विद्यार्थीलाई आफ्नै मातृभाषा बोल्दा सजाय हुन्छ विद्यार्थीलाई ओहो कार्यक्रम मुक्तक मालामा विजय राणावाडजी गिरिङ चार करुवाटार तनहुबाट यसरी आउनुभयो पहिलोपटक आउनुभयो निकै मिठो गरेर आउनुभयो कार्यक्रममा म अर्को मुक्तक जोड्छु मसँग मुक्तक छ अस्मित थापाजीको न त सँगै परिवार हुन्छ परदेशीको न त सँगै परिवार हुन्छ परदेशीको र त खाली निधार हुन्छ परदेशीको वर्षै पछि आउँछ र रुवाएरै जान्छ न दसैँ न तिहार हुन्छ परदेशीको न दसैँ न तिहार हुन्छ परदेशीको अस्मित थापाजी दोलाखा मेलुङ गाउँपालिका दुई उहाँको घर हो हाल मस्कट ओमन भनेर उहाँले ठेगाना लेख्नु भएको छ अस्मित थापाजी आउँदै गर्नुहुन्छ उहाँ पनि नियमित रूपमा हामीहरू समक्ष अर्को मुक्तक उहाँसँग छ प्रकाश शर्माजीको उहाँको भने दसैँ विशेष मुक्तक छ यार जताततै रङ्गी चङ्गी दसैँको बेलामा छ यार जताततै रङ्गी चङ्गी दसैँको बेलामा रमाउँछन् यार साथी सङ्गी दसैँको बेलामा गरिबले त दसैँ पनि मनाउन नपाइने रहेछ नत्र किन बढाउँछन् महँगी दसैँको बेलामा नत्र किन पढाउँछन् महँगी दसैँको बेलामा प्रकाश शर्माजी बागलुङका मुक्तकार बागलुङ नगरपालिका एघार रायडाँडाका मुक्तकार अर्को मुक्तक मसँग छ श्रोता नवीन अनुपम रावतजीको तिमी रहेनौ सम्झिदिने र कस्तो कस्तो लाग्यो तिमी रहेनौ सम्झिदिने र कस्तो कस्तो लाग्यो मलाई आफ्नै जिन्दगी आजकल सस्तो लाग्यो पल फर्मी ढलियो छाता छुल्ल पहिलियो केही बचेन सम्बन्ध भन्नु पनि त माटोको भाँडो जस्तो लाग्यो सम्बन्ध भन्नु पनि त माटोको भाँडो जस्तो लाग्यो अभिन्न अनुपम रावतजी अर्को मुक्त यसरी लेख्नुहुन्छ जबदेखि यो जिन्दगीको सुरुवात भयो जबदेखि यो जिन्दगीको सुरुवात भयो दुख्यो मात्रै मनमुटु सधैँ वज्रपात भयो म तिम्रो मायामा पागल भएको दिनदेखि पत्तै भएन कहिले दिन कहिले रात भयो पत्तै भएन कहिले दिन कहिले रात भयो मायाले गर्नु गर्छ नवीन अनुपम रावतजीकै मुक्तक मैले बोले अब पनि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ नवीन अनुपम रावतजीकै खराबहरूसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई अथाह छोड्छ मुटुभरि हाँस्नु कसरी मैले अथाह छोड्छ मुटुभरि हाँस्नु कसरी मैले दुख्छ मनमुटु घरिघरि हाँस्नु कसरी मैले मेरो खुसीहरू घाम जस्तै अस्ताएपछि कोही रहेनन् वरिपरि हाँस्नु कसरी मैले कोही रहेनन् वरिपरि हाँस्नु कसरी मैले Yeah. देखा है मिलन का याद घरों आए बन अनुपम रावतजीका मुक्तकरबहरूसँगै श्रोता यो मिठो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हर्चमा कार्यक्रममा तपाईँहरूले नै पठाउनुभएका मुक्त मुक्तकरबहरू आलो पालो जोड्दा जोड्दै आजलाई भने निर्धारित समय सकिन लागेको संकेत मैले पाइरहेको छु तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई पनि मुक्त पठाउन मन भयो अनि प्रतिक्रिया बाँड्न मन भयो भने हामीलाई सम्झन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा तपाईँले मुक्तक मेल गर्न सक्नुहुन्छ त्यस्तै मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पठाउन सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई प्रविधि कक्षमा रहेर साथ दिनुभयो कविताजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेललाई पनि सुटुक्क सम्झदै मदन भण्डारी आजलाई भने जाँदा जाँदै एउटा नयाँ गीत मलाई प्राप्त भएको छ प्रशान्त शिवाकोटेजीको यस गीतमा आवाज रहेको छ भने प्रकाश आचार्यजीले यस गीतलाई लेख्नुभएको हो कम्पोज जोनी योन्जनजी र आशिष रणपयलीजीको रहेको छ प्रकाश आचार्यजी मेरा मित्र पनि हुनुहुन्छ नि कि मिठो गीत बनाएको छ यही गीत तपाईँहरू समक्ष छोड्दै आजलाई पनि कार्यक्रमबाट छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ के भागमा परुन् शुभरात्री जय बाँच्न सिक्नु छ म एक्लै बाँच्न सिक्नु छ जिन्दगीमा थोरै खुसी साँच्न सिक्नु छ बाँच्न सिक्नु छ म एक्लै बाँच्न सिक्नु छ जिन्दगीमा थोरै खुसी साँच्न सिक्नु छ म बिना हरे Ուրբել հասնես իր մջը բաց